सो चिसो मौसममा न्यानो न्यानो अभिवादन तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्चमा निकै लामो समयको विश्राम पश्चात कार्यक्रम मुक्तक माला आजबाट सुरु भयो म मदन भण्डारी तपाईँहरू समक्ष अब पनि आउनेछु हरेक हप्ता यसै समयमा हामी रहनेछौँ रातको एघार बजीसम्म मलाई प्रविधि समिसनमा साथ दिइरहनु भएको छ कविता श्रेष्ठजीले कोभिड उन्नाइस लामो समयको लकडाउन सारा विश्व अन्यलमा यस्तै यस्तै बिचमा हामी पनि हरायौँ छुट्यौँ तर अब भने भेट हुनेछ हाम्रो श्रोता यो बिचमा तपाईँसँग भेट गर्न नपाउँदाको छटपटी म शब्दमा बयान गर्न सक्दिनँ हामी नियमित आउन नपाउँदा तपाईँसँग भेट गर्न नपाउँदा दुखी छौँ तपाईँसँग क्षमा माग्दै अब नियमित आउने बाचा गर्छौँ आज धेरै दिनपछि आउँदा तपाईँलाई मिठो भेट लिएर आएको छु हामी सँगै होला कार्यक्रम मुक्तक माला सुन्दै गर्नुहोला कोपी be स्वागत श्रोता रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू आजको कार्यक्रममा मुक्तक मालामा तपाईँहरू समक्ष मैले एउटा कोसेली लिएर आएको छु केही समय अघि मात्रै कोरोनाको त्रास विश्वभरि रहिरहेको समयमा एउटा हिम्मत जुटाएर नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले मुक्तकार लक्ष्मी स्मृतिजीको मुक्तक संग्रह तमासा विमोचन गरियो विराटनगरमा राकीय विवश पोखरेलजी प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलजी अग्रज साहित्यकार मधु पोखरेलजी लगायतले मुक्तक संग्रह तमासाको विमोचन गर्नुभयो कार्यक्रममा सभापति प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलजी हुनुहुन्थ्यो प्रमुख अतिथि विवश पोखरेलजी विमोचित मुक्तक संग्रह तमासा समीक्षकमा हरि कटेलजी अनि त्यस्तै गरेर कृतिमाथि शुभकामना मन्तव्य राख्नुहुने साहित्यकारहरूमा मधु पोखरेलजी हुनुहुन्थ्यो रामबाबु दाहालजी हुनुहुन्थ्यो भरत कुरागाईजी ममता मिर्दुलजी र मिन कुमार नवोदितज्यू हुनुहुन्थ्यो कोविडका सम्पूर्ण मापदण्ड पूरा गरी सम्पन्न कार्यक्रमको सञ्चालन मैले नै गरेको थिएँ अब ढिला नगरी म तपाईँहरूलाई उक्त कार्यक्रम तर्फ नै लिएर जाँदैछु मुक्तकार लक्ष्मी स्मृतिजीको मुक्तक संग्रह तमासा विमोचन पश्चात समीक्षक हरि कटेलको सँगै हाम्रो कार्यक्रम अगाडि बढ्नेछ आउनुहोस् एकैछिन हामी त्यति रमाउ सर्वप्रथम तमासा संग्रहमाथि आफ्नो विचार राख्दै हुनुहुन्छ अग्रज मुक्तकार समीक्षक हरि कटेलजी म सर्वप्रथम यो कोरोनाको कहरका बेचमा यो हिम्मत गर्ने आजका यो कृतिका कृतिकारलाई विशेषतः हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु जहाँसम्म तमासा मुक्तक संग्रहका बारे बोल्ने सन्दर्भ छ वास्तवमा धेरै कुराहरू यहाँ यस कृतिका बारेमा र मुक्तकको इतिहास सहितका बारेमा यस कृतिमा भूमिका लेख्ने दाजु विवश पोखरेलले संक्षिप्त रूपमा टिप्पणी गर्ने मुक्तकका एउटा हस्ती अर्का हस्ती रमेश पौडेलले र मुक्तककै एउटा प्रदेशीय नेतृत्व गरिरहनुभएका बाबुराम पोखरेलज्यूले प्रकाशकीयका रूपमा धेरै कुराहरू राखिसक्नु भएको छ अब लक्ष्मी स्मृति लाई वास्तवमा म धेरै उहाँलाई चिन्छु व्यक्तिगत रूपमा तर उहाँसँग संसर्ग धेरै थोर भएको रहेछ उहाँका मुक्तकहरू पढ्छु उहाँको वैयक्तिक पर्सनालिटी अथवा वैयक्तिक बारे म जानकार छ यसको मतलब मैले यो कुरा किन उठाएँ भने समालोचनाकै पनि विभिन्न परिपाटीहरू छन् जस्तो कुनै पनि कृतिलाई व्यक्तिसँग जोडेर कृतिको समय समालोचना गर्नु र कृतिलाई व्यक्तिभन्दा भिन्न राखेर कृतिको सिंहावलोकन गर्नु यहाँ म वास्तवमा लक्ष्मीजीलाई थोरै र बढी कृतिलाई मध्यनजर राखेर कृतिका आधारमा कृतिपरक समालोचनातर्फ उभिएको छु मैले त यो मुक्त संग्रह लगेर जुन हेरेँ हेर्दा म आफूलाई पुनरावलोकन गर्नुपर्ने अतीतका मुक्तकहरूले पुनरावलोकन गर्नुपर्ने आफूलाई समीक्षा गर्नुपर्ने विषय यो तमासा मुक्तक संग्रहमा भेटे यसको मतलब हाम्रा मुक्तकहरू भन्दा हामीले हामीले गरेको साधना भन्दा राम्रो साधना परिष्कृत रूप लिएर यो मुक्त यस्ता अहिले यी मुक्तकहरू जन्मिएका रहेछन् म यो मानेमा पनि लक्ष्मी स्मृतिलाई हार्दिक धन्यवाद हार्दिक बधाई दिन चाहन्छु मुक्तक संग्रहभित्रका केही मुक्तकहरू मैले यहाँ एक केही मुक्तकहरू म यहाँ प्रस्तुत गरौँ थाहा थिएन मायामा पनि बदलाव हुन्छ अनि तर्की छेउ नाउ भन्ने सुझाव हुन्छ जीवन तहस नहस पार्नेले सोचि नै दिएनन् त्यसपछि जिउने आधार मात्र शराब हुन्छ हर गल्ली सडकमा थिचिने गरिब हो तातो घाम झरीमा सेचिने गरिब हो हुनेले श्रम गरे भने ठेला उठ्छ सायद तिनकै सेवा गर्न भने बेचिने गरिब हो यसरी यो मुक्तक भित्र चतुष्पदीय शैलीमा बहुत चोटिलो ढङ्गले मुक्तकहरू लेखिएका छन् तमासा मुक्तक संग्रहमा मुक्तकार लक्ष्मी श्री वास्तवमा मुक्तकमा रहने पाटाहरूमा चमत्कारिकता एउटा पाठ हो मलाई त कस्तो लाग्छ भने मुक्तकको सन्दर्भमा मुक्तक लेख्न निकै अप्ठ्यारो कठिन विधा जस्तो लाग्छ मुक्तक त लेखिँदो रहेछ हामी अधि अलिकति अभिध्यात भन्दा अलिकति माथि मुक्तकले आशय राख्छ मुक्तकमा अलिकति प्रतीकात्मकताको आवश्यकता हुन्छ मुक्तकमा अलिकति बिम्बात्मकताको आवश्यकता हुन्छ अथवा व्यञ्जनाको तहसम्म मुक्तक पुग्छ यस्ता मुक्तकहरू जन्माउन निकै गाह्रो हुन्छ निकै परिष्कारको आवश्यकता हुन्छ र बल्ल जन्मन्छ एउटा मुक्त वास्तवमा लक्ष्मी स्मृतिले यो मुक्तक संग्रहमा मलाई लाग्छ एक दिनमा तर त्यस्तै कौशल बोकेका धेरैवटा मुक्तक लेख्नु भएको छ जस्तो लाग्छ यसभित्र केही मुक्तकहरू छन् जस्तो कोरोना कोरोनाका मुक्तकहरू एक दुई तिन एउटा प्रासङ्गिक रूपमा आएका छन् निकैवटा मुक्तकहरू कोरोनाका सन्दर्भमा छन् प्रेमको एउटा बिम्ब दिमागमा आएका बेला प्रेमका मुक्तकहरू छन् यसरी मुक्तकहरू विभिन्न विषयवस्तुका मुक्तहरू लहरबद्ध रूपमा यहाँ देखिएका छन् वास्तवमा मुक्तकमा सकिँदैन प्रयत्न गर्दा सकिँदो पनि रहेछ म उहाँलाई सरकारी मात्रै रहेको पनि छैन मुक्तकमा कस्तो लाग्छ कस्तो हुनुपर्छ भन्छन् हुन त मुक्तकमै साधना गरिरहेका साथीहरू यहाँ हुनुहुन्छ एउटा लङजम भन्ने मान्छेको स्टाइल जस्तो सुरुमा बिस्तारी त्यसपछि अलि बेसरी अन्तिममा निकै जोडले लङजम जसरी एउटा खेलाडीले आन्छ मुक्तकमा शब्द अथवा पदहरूको कौशलता पदहरूको प्रस्तुति त्यस्तो आवश्यकता हुन्छ वास्तवमा यस्तै खालका मुक्तकहरू यो मुक्तक संग्रहमा छन् मैले केही मुक्तकहरू यहाँहरूलाई उदाहरणका रूपमा यसभित्रबाट पेश गरे भने सायद ती चिजहरूले पुष्ट्याइ गर्लान् जस्तो लाग्छ नाना रूप थरीलाई नाङ्गे झार पर्छ छाडा बलात्कारीलाई नाङ्गे झार पर्छ यदि देशमा विकास र समृद्धि ल्याउने भए सारा भ्रष्टाचारीलाई नाङ्गे झार पर्छ यसरी कलात्मक मुक्तकहरू लक्ष्मी स्मृतिले यस सङ्ग्रहमा सङ्ग्रहित छन् हामीले पढ्न पाऊ अब धेरै कुरा भन्दा यो मुक्तकमा के छ यो मुक्तकभित्रका मुक्तकहरूमा विषयवस्तुमा यो मुक्तकभित्र व्यक्ति रहेछ समाज रहेछ मैले सारमा पढेको यो कुरा व्यक्तिको जीवन रहेछ सुङ्गो जीवन जीवनका निम्ति गरिएको सङ्घर्ष रहेछ यहाँका मुक्तकहरूमा युवा अलिअलि अनि वृद्ध वृद्धहरू अलि यो मुक्तकमा रहेछन् युवाहरूमा हुने मनोभाव प्रेमका चिजहरू यहाँ रहेछन् अझै त्यसरी गरी जोड्दा यो मुक्तभित्र एउटा सिङ्गो मनोविज्ञान रहेछ मनोविज्ञान कुन मानेमा भने वास्तवमा युवामा युवतीहरूमा रहेको एउटा मनोविज्ञानलाई चाहे हामी थायडीय मनोविज्ञानका भने कुरा भनौँ अथवा चेतन र अवचेतनकै कुरा किन नभनौँ यी भित्रका मुक्तकहरूमा समेटिएको छ यसभित्र प्रेमको रूपलाई प्रेमका बिम्बहरूलाई छता छुल्ल पोखिएका छन् ढाँटी भन्ने हो भने ती मान्छेका मनभित्रका बिम्बहरू हुन् मनभित्रका मनोविज्ञानहरू हुन् ती मनोविज्ञानलाई यस भित्रका मुक्तकले छता छुल्ल बनाएका छन् यस मुक्तक मलाई के पनि लाग्छ भने प्रेमको जुन प्रसङ्ग छन् कतिपयले भन्छन् प्रेमका कुराहरू साहित्यमा आउनु हुँदैन प्रेमका कुराहरू वर्जित हुन्छन् प्रेम लेख्नेलाई साहित्यकार भन्न सकिँदैन अथवा साहित्य प्रेम भन्दा पृथक अंश भनेर समालोचना गर्ने टिप्पणी गर्ने विद्वत वर्गहरूको पनि प्रशस्तै पाइन्छ तर मलाई त के लाग्छ भने जसरी त्यो फ्राइडीय सिद्धान्त अनुसार नै जसरी मान्छेले अब चेतनमा रहेका अचेतनमा उसमा रहेका आफ्ना मनोभावहरूलाई सपनाका माध्यमबाट प्रस्तुतित गर्छ जब मान्छे कुनै पनि कुरा प्राप्तिका निम्ति प्रयत्न गर्छ प्रयत्न भौतिक पनि हुन सक्छ मानसिक पनि हुन सक्छ मनभित्रका बिम्बहरूलाई प्रेमा लापहरूलाई हामी साहित्य मार्फत प्रस्तुतन गर्न सक्छौँ जुन रागात्मकताले जुन लालिप्यपूर्ण प्रस्तुतिले हामी भित्रको एउटा दमित इच्छालाई दमित चाहनालाई दमित भावलाई पनि प्रकट गरिदिन्छ त्यसैले पनि यस्ता प्रेमिल चिजहरू साहित्यमा आउँदा व्यक्ति हलुका हुन्छ पढ्दा व्यक्ति हलुका हुन्छ समाज हलुका हुन्छ र मुक्तकमा त अझै यस्ता चिजहरू गजलमा गीतमा त यस्ता अझै बढी चिजहरू अटाउँछन् स्वागत योग्य हुन्छन् र यस्ता मुक्तकहरू यहाँ लक्ष्मी स्मृतिजीले प्रशस्तै लेख्नु भएको नजिक हुन तिमी आयौ पहल टरेपछि पढाइका आँगनीमा पाइला सरेपछि यो दुनिमा हाम्रो माया यस्तै लेख्या रहेछ भेटुन्छ कि अर्को जन्म हामी मरेपछि प्रेम यसरी लक्ष्मी स्मृतिजीले प्रेमलाई लेख्नु भएको छ यसमा मैले भने प्रेमका कुराहरू छन् यसरी व्यक्तिलाई यो मुक्तक संग्रहले प्रतिनिधित्व प्रतिबिम्बन गरेको छ भने अर्कातिर यस मुक्तक संग्रहमा समाज छ मैले सारमा ल्याएँ समाज कस्तो समाज हामी वरिपरिको समाज छ हामीले भोग्दै गरेको समाज छ हाम्रो समाजमा गरिबी छ गरिबीका छिटाहरू मुक्तक सङ्ग्रहमा छन् हाम्रो समाज सिङ्गो नेपाल समाज अथवा सिङ्गो समाज जसमा राजनीति छ राजनीतिभित्र विकृति छ ती विकृतिहरूलाई मुक्तक सङ्ग्रहमा प्रशस्तै प्रयोग गरिएको छ प्रस्तुत गरिएको छ र त्यति मात्रै नभएर विकृति विसङ्गति शोषण दमनका अतिरिक्त अन्तर्राष्ट्रिय समाजका बिम्बहरूलाई पनि मुक्तक सङ्ग्रहमा पेश गरिएको छ राहतमा पनि भ्रष्टाचार गर्ने प्रतिनिधि छानिएछ भेटिहालेँ मैले आफ्नै मात्रै पो बुढी भने प्रतिनिधि छानिएछ जति भने पनि नङ्गाए पनि एकै रत्ती लाज छैन पैसा भनेपछि रछानमै झर्ने प्रतिनिधि भेटिएछ हाम्रो समाज हाम्रो अहिलेको विकृत राजनीतिको रूप हो यो मुक्त त्यस्तै सुकैसँग गरेर टक्कर देखाइसकेपछि उनकै पछि काटेर चक्कर देखाइसकेपछि ढुङ्गा त होइन मनै त हो उनको किन नपक्लेला र हरेक पलमा लागेका ठक्कर देखाइसकेपछि प्रेम त्यसै त्यसै गरी यसभित्र यो मुक्तक सङ्ग्रहभित्र हाम्रा समाजमा रहेका वृद्ध वृद्धाहरूको चित्र छ अक्षरहरूको कुरा छ लेखनको कुरा छ यहाँ जस्तो वर्तमान प्रेमलाई यहाँ कति सठिक ढङ्गले लेखेको छ मैले एउटा मुक्तक भन्ने नै रहर गरेँ हेर है केटाहरू हो जानी जानी लफडा नगर्नु हेर है केटाहरू हो जानी जानी लफडा नगर्नु मेरी हुनेवालालाई आँखा तानी तानी लफडा नगर्नु थाहा पाइ पाइ न्यु खोजे जे पनि हुन सक्छ नि डर लाग्दछ मेरो आनी बानी लफडा नगर्नु त्यसैले यहाँ राष्ट्रिय भाव छ अहिले सीमा मिचेका कुराहरू यसमा छन् लिम्पिया धारा जानुपर्छ भन्ने कुरा छन् यहाँ विडम्बनाका कुरा छन् यसरी यो मुक्त संग्रहले एउटा सिङ्गो रूपमा हाम्रो समाजलाई यहाँ राखेको छ प्रेम धोका छटपटी अभाव भोग रोग अशिक्षा विकृति विसङ्गति राजनीति यी यावत विषयहरूमा कट्टाक्षेप गर्नका निम्ति यहाँका मुक्तकहरू समर्थ छन् भन्ने मेरो ठहर छ यहाँ यति त्योभन्दा अझै बढी जातीय उत्पीडनका कुराहरू लैङ्गिक उत्पीडनका कुराहरू पनि यस तमासा मुक्त सङ्ग्रहमा रहेका छन् यसरी हेर्दाखेरि यो मुक्तक सङ्ग्रह सारमा अत्यन्त सबल सङ्ग्रहका रूपमा मुक्तकको सबल सङ्ग्रहका रूपमा आएको छ लक्ष्मी स्मृतिलाई पढ्नका लागि यो मुक्तक सङ्ग्रह काफी छ र उहाँको कला उहाँको क्षमता अथवा साहित्य लेखनमा उहाँको दमलाई यो मुक्तक सङ्ग्रहले हामी समक्ष पाठक समक्ष राम्ररी प्रस्फुटित गरिदिएको छ भन्ने कुरामा मलाई विश्वास छ वास्तवमा साहित्य लेखन कि अतीतको हुन्छ कि वर्तमानको हुन्छ कि अब एउटा मार्गदर्शनको हुन्छ कि भविष्यको र कल्पनात्मक हुन्छ यो मुक्तक सङ्ग्रहले अतीत होइन मार्गदर्शन कम होला र कल्पना कम होला तर एउटा अहिलेको वर्तमान समाजको चित्रलाई वर्तमान चित्रलाई वर्तमान मानवीय मनोविज्ञानलाई यो मुक्तक संग्रहले राम्रै गरी आफ्ना शब्दहरूमा कुदेर यहाँ उल्लेख गर्न लिपिबद्ध गर्न सकेको छ अबको पचास सय वर्षपछि एउटै मात्रै तमासा कसैले भेट्यो कुनै विवेचकले कुनै अध्येताले र यो तमासालाई अध्ययन गर्ने हो भने हामी बाँचेको समाज हाम्रो मनोवृत्ति र हाम्रो अवस्थालाई त्यसले यही मुक्त संग्रहबाट अवगत गर्न सक्छ र अवगत गराउन सक्छ भन्ने मलाई लागेको छ त्यसैले पनि लक्ष्मी स्मृति धन्यवादको पात्र हुनुहुन्छ होला सुक्तिमयता साङ्केतिकताका सन्दर्भमा बिम्बात्मकता र अभि के अरे तहमा कमै मुक्तकहरू पुगेका होलान् तर कतिपय मुक्तकहरू साँच्चै प्रतीकात्मक छन् शब्द शैली यसको प्रवृत्ति यसका रूप रङ्गहरू अथवा यसका विषयवस्तुहरू सबै सन्दर्भमा सन्तोष नै छ अब हो यत्रो ठुलो कर्म गर्ने लक्ष्मी स्मृति जसले कोरोनाकै कहरका बीचमा कोरोनालाई नै झापा ढानेर यो मुक्तकसँग लेख्नुभयो तयारी गर्नुभयो यही बीचमा हामी डराएर कुनामा बसेका छौँ भनेपछि यसरी यो तयारी गर्ने सन्दर्भमा उहाँको सायद पहिलो कृति पनि रहेछ केही कमी कमजोरीहरू जरुर होलान् मलाई त्यस्तो काहीँ कतै कतै अक्षर अब यो प्रिन्ट अथवा टङ्कणको अभावले हो कि अथवा ममा अल्पज्ञानताका अभावले हो कि कुनै कुनै शब्दहरू मैले अलि बुझ्न नसकेको अथवा त्यस्तो कुरा रह्यो एउटा चाहिँ मैले भने है सत्ता पनि अक्षरहरू नै सधैँ सधैँ छर्न पाइयोस् अनि शब्दहरूमै उपद्रो गर्न पाइयोस् मुक्त है अक्षरहरू नै सधैँ सधैँ छर्न पाइयोस् अनि शब्दहरूमै उपद्रो गर्न पायो कसैले अन्तिम इच्छा सोधे भनिदिन्छु दुई चार सृजना लेखेरै मर्न पाइयो यो लक्ष्मीजीको मुक्त यस्ता मुक्तकहरू पनि छन् समग्रमा मैले धेरै टिप्पणी गर्नुपर्ने धेरै आलोचना गर्नुपर्ने विषयवस्तु यहाँ रहेनन् र मनमै लागेको एउटा कुरा चाहिँ अन्तिममा भनौँ यसको कलेबर सब सुन्दर आकार सुन्दर प्रकार सुन्दर यसको मूल्य सुन्दर यसको उल्लेख गर्ने शैली ढाँचा ढर्रा सबै सुन्दर म आफूलाई चाहिँ के लाग्यो भने यो मुक्तक संग्रहको नाम तमासा भन्दा अर्को भिन्न जुराइदिएको भए यसले अझै ओद्भो थोपी जस्तो चाहिँ मलाई महसुस भयो तमासा त्यो नाटकमा उपन्यासमा त्यस्तो विषयमा चाहिँ अत्यन्त गम्भीर रूपमा यो आकर्षण गर्न सक्ने शीर्षक हुन्थ्यो कि यो यो शीर्षकभित्रका मुक्तकहरू जसरी घुमाई फराई तमासा हो भनेर बनाइए पनि तमासा यसको मतलब अ टाइप अफ ड्रामा यदि मैले बुझ्न गलत गरेका छुइनँ भने यस्तो ड्रामेटिक मुक्तकहरू छैन यो यथार्थ मुक्तकहरू छन् समाजको यथार्थ चित्रण छ नाटकीय रूप यसभित्र कम भएको कारणले यो चिज भयो जे भयो भयो राम्रै भयो त्यो उहाँको उसको कुरा पनि रह्यो धेरै मुक्तकहरू तमासासँग पनि जोडिएका छन् अहिले देशको तमासा राजनीतिको तमासा युवाहरूको तमासा अब अहिले प्रेमका नाममा तमासा धोकाका नाममा तमासा यहाँ छोडपत्रका कुराहरू यस्ता तमासाहरू यहाँ यद्यपि छन् तथापि अझै त्यस्तो बिम्ब बिम्बात्मक शीर्षक भएकोमा अझै यो पुस्तक कति प्रिय हुन्थ्यो होला कति यो प्रिय त छ कति राम्रो हुन्थ्यो होला बा सान्दर्भिक हुन्थ्यो कि जस्तो म आफ्ना मनलाई लाग्यो तर जे होस् लक्ष्मी स्मृति जसले यति सुन्दर कृति दिनुभयो एउटा मुक्तको पाठकका नाथाले आभार टक्राउँदै यहाँहरूप्रति पनि आभार टक्राउँदै र यो कृतिको उत्तरोत्तर सफलताको कामना गर्छु र म यहाँबाट बिदा हुन्छु हस्त धेरै धेरै धन्यवाद आदरणीय हरि कटेल सर उहाँले तमासाको भिडियो एक्सरे गर्नुभयो र खुसीको कुरो शल्यक्रिया गर्नुपर्ने रहेन रहेछ सामान्य पौष्टिक आहार सेवन गर्यो भने तमासा उत्कृष्ट हुने रहेछ त्यसको निमित्त धेरै धेरै बधाई दिन चाहन्छु लक्ष्मी स्मृतिज्यूलाई अब भने थोरै शुभकामना मन्तव्य हामी लिनेछौँ साहित्यकार मुक्तकार तथा नेपाल मुक्त प्रतिष्ठानका केन्द्रीय समिति महासचिव श्री रमेश पौडेलज्यूले पनि शुभकामना मन्तव्य लेखेर पठाउनु भएको छ काठमाडौँबाट म उहाँको छोटो शुभकामना शब्दहरू तपाईँहरू समक्ष राख्छु <laughs> स्मृतिजीसँग पोहोर इटरीको मुक्तक मेलामा भेट भएको थियो उहाँले बान्किला मुक्तक सुनाउनु भएको थियो त्यसपछि निरन्तर सम्पर्कमा रहनुभएका स्मृतिजी मुक्तक संसारमा निकै सक्रिय रहनुभयो उहाँको कृति प्रकाशनमा थोरै भने पनि साथ सहयोग दिने अवसर मिल्यो आजको लोकार्पण समारोहमा आउने रहर हुँदा हुँदै पनि आउन सकिएन मेरो ज्यान काठमाडौँमै रहे पनि मन त्यही समारोहमा हुनेछ लोकार्पण समारोहको झलक लाइभ गर्नुभयो भने मुक्तक संसारबाट पनि लाइभ गर्न हुन्थ्यो समारोह भव्य होस् मुक्तकी शुभकामना धेरै धेरै धन्यवाद आदरणीय रमेश पौडेलज्यूलाई यो शुभकामनाको लागि र अब भने शुभकामना मन्तव्य हुनको लागि म साहित्यकार मधु पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु उहाँको मुक्तकर तिन सय छवटा मुक्तक समेटिएको यो किताबभित्र अति ती हाम्रा विभाजीको भनाइदेखि लिएर नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्षको भनाइ इत्यादि पढ्दै हामी थाहा पाउँछौँ वास्तवमा यसभित्रका मुक्त कस्ता रहेछन् भन्ने कुरा तसर्थ लक्ष्मी स्मृतिलाई पुनः अघि हरिकटेलजीले पनि सम्पूर्ण कुरा यो भित्र भएका कुराहरूलाई व्याख्यात्मक रूपमा उहाँले टिप्पणी गरिसक्नुभयो र यति भन्दै म आफ्नो भनाइबाट बिदा धेरै धेरै धन्यवाद आदरणीय साहित्यकार मधु पोखरेलज्यूलाई र शुभकामना मन्तव्य राखिदिनुहुनको लागि म साहित्यकार रामबाबु दाहालज्यूलाई हार्दिक अनुरोध गर्दछु पश्चिमी स्मृति जसले यो मुक्त संग्रह हाम्रो माझ पस्किनु भएको छ र आज आजको नायक भनेको उहाँ नै हो र उहाँलाई विशेष बधाई शुभकामना गर्दछु उहाँको मुक्तकहरू मैले फेसबुकमा बेला बेला पढ्दै गरेको हो यो मुक्त सङ्ग्रह मैले हेर्न पाएको छैन हेर्छु यति भन्दै मेरो शुभकामना मन्तव्य यही अन्त्य गर्छु धन्यवाद अब भने आदरणीय भरत गुरागाई सरलाई शुभकामना मन्तव्यको निमित्त म हार्दिक अनुरोध गर्दछु पहिले पहिले जति बेला हामी कलेज पढ्थ्यौँ महेन्द्र बोरङ कलेज त्यति बेला कविता पढ्दा अथवा जनआन्दोलनको पिरियडमा कविता पढ्दा हामी सबभन्दा पहिले मुक्त पढ्थ्यौँ मलाई लक्ष्मी स्मृतिको एउटा मुक्त सापटी लिन मन लाग्यो हिरा र सुनको बाला हार छैन मसँग महल मोटरसाइकल कार छैन मसँग हिरा र सुनको बाला हार छैन मसँग महल मोटरसाइकल कार छैन मसँग उनको दिलमा बस्न यी सबै चाहिन्छ अरे त्यस्तो भाग्यमा नै निधार छैन मसँग म मुक्तकको सिद्धान्तको पक्षमा नबोल्न जान्दछु न म यहाँ बोल्न बोलाइएकै हुँ मलाई लाग्छ म यहाँ यसकारण उभिएको छु कि लक्ष्मी स्मृति जसले एउटा मुक्तक संग्रह आज सार्वजनिक गर्नुभएको छ यो कोरोना कहरका बीचमा यो अत्यन्तै सङ्कटापन्न अवस्थाका बीचमा पनि उहाँले जुन मुक्तक संग्रह चाहिँ बाहिर ल्याउने कोसिस गर्नुभएको छ उहाँ हामी सबैको धन्यवादको पात्र हुनुहुन्छ र बधाईको पात्र हुनुहुन्छ म यति बेला सम्झिरहेछु मैले लकडाउनको पिरियडमा साढे चार सय कविहरूका साढे छ सय कविता पढेछु छु दसवटा देशका गरी त्यति बेला लक्ष्मी स्मृति पनि केही गर्दै हुनुहुन्थ्यो लक्ष्मी स्मृति धमाधम मुक्तकहरू पढिरहनु भएको थियो मलाई लाग्छ मैले होस् या लक्ष्मी स्मृतिले होस् या जोसुकै अभियन्ताहरूले होस् यो कोरोना कहरले मान्छेलाई दिएको जुन मानसिक प्रता प्रताडना हो मलाई लाग्छ हाम्रो साहित्यले केही न केही मलमपट्टि गर्न खोज्छ र गर्ने गर्छ मैले स्मृतिले त्यति बेला पढ्नुभएका मुक्तकहरू त्यही कडीको रूपमा त्यही कसीको रूपमा लिएको छु र मलाई साह्रै मन परेको कुरा थियो म आज लक्ष्मी स्मृतिलाई शुभकामना भन्न उभिएको हुँ भाइ मदनले मलाई त्यसै रूपमा उभ्याउन खोजेको पनि हो र धेरै धेरै मुरी मुरी शुभकामना व्यक्त गर्न चाहन्छु प्रिय मुक्तकार साहित्यकार कवि लक्ष्मी स्मृति फेरि पनि तपाईँको अर्को मुक्तक संग्रह अर्को कविता संग्रह अर्को साहित्यिक खुराकको कुनै संग्रह हामीले फेरि पनि पढ्न पाउनेछौँ यिनै शुभेच्छाका साथ म यहाँहरूबाट ओझेल पर्न चाहन्छु धन्यवाद नमस्कार धेरै धेरै धन्यवाद अब भने शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म ममता मिर्दुलज्यूलाई हार्दिक अनुरोध गर्दछु आज यो पुस्तक तमासा मुक्तक सङ्ग्रह देख्दा कता कता मलाई बाल्यकालका सायरीहरू पनि याद आउँदैछ हामीले त्यो बेला मुक्तक भन्न जान्दैनथ्यौँ र केटाकेटी हुँदाखेरि ग्रिटिङ्स कार्ड हुन्थ्यो एउटा एक रुपियाँमा पाइन्थ्यो त्यसमा लेखेर दिन्थ्यौँ जाने पनि नजाने पनि हामीले बाल्यकालमा मुक्तक लेखेछौँ भन्ने मलाई सम्झना आयो र त्यो मुक्तक प्रति झुकाव भनेको बाल्यकालदेखि नै थियो हामीमा सबैमा थियो मलाई लाग्छ सबैमा थियो नयाँ वर्ष आउनु हुँदैन थियो दसैँ तिहार आउनु हुँदैन थियो हामी साथीहरूलाई चार लाइन जे भए पनि लेखेर दिन्थ्यौँ त्यो नै आजको मुक्तको रूप हो भन्ने मैले बुझेको छु र त्यो मुक्तक हामीले मिलाउँथ्यौँ नै टुक अनुप्रास पनि मिल्थ्यो मलाई थाहा छ हामीले त्यो बेला लेखेको मुक्तक जानेर नजानेर तुक अनि अनुप्रास हाम्रो मिलेकै हुन्थ्यो त्यो चार लाइनमा जुन अहिले बरु हामीलाई मिलाउन घरिघरि हम्मे पर्छ किनभने हामी त्यो बेलाभन्दा अलि जान्ने भएछौँ अहिले त्यस कारणले हामीलाई अलिक गाह्रो भएको होला अलिक बुझ्ने भयौँ होला तर हामी त्यो बेला मिलाउँथ्यौँ भनेपछि यो मुक्तकको हामीले पढ्न जान्ने जति बेला हामीले कथा पढ्न जान्दैनथ्यौँ कविता पढ्न जान्दैनथ्यौँ त्यो बेला पनि हामीले मुक्तक पढ्थ्यौँ र लेख्थ्यौँ भने यो मुक्तक कहिलेदेखि आयो कहिलेदेखि सुरु भयो कसरी लेखियो भन्दा पनि मुक्तक सबैले लेख्नु भएको हुनुपर्छ सुन्नु भएको हुनुपर्छ त्यसमा चाहना पनि भएको हुन्छ र मैले लक्ष्मी स्मृतिज्यूलाई चाहिँ विशेष रूपमा धन्यवाद दिन्छु उहाँले बाल्यकालका आफ्ना चाहनाहरूलाई अहिले आएर पुरा गर्नुभएको छ जुन मैले गर्न सकेकी छैन म पनि ले केटाकेटीदेखि नै लेखे पनि जानेर नजाने पनि मुक्तक सङ्ग्रह निकाल्ने आँट गर्दिनँ र ममा चाहिँ हिम्मत छैन मलाई राम्रो लेख्छु जस्तो पनि नलागेर पनि होला र म के भन्छु भने साहित्यमा मुक्तक विधा भनेको सबैभन्दा प्रचलित र छट्टै जसले पनि भनिसक्न हाल्ने खालको विधा हो जस्तो लाग्छ मलाई अरू विधायती सजिलो भन्न सकिँदैन र म धेरै समय लिन मैले हार्दिक शुभकामना भन्दै म आफ्ना मन्तव्य यहीँ टुङ्ग्याउँछु धन्यवाद धेरै धेरै धन्यवाद ममता मृत्युज्यूलाई अब पनि शुभकामना मन्तव्यको क्रममा मिन कुमार नवदितज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध कार्यक्रम लम्बिएको छ म धेरै यहाँ आफ्नो भनाइलाई धेरै लामो राख्न चाहन्न किनभने मलाई शुभकामना मन्तव्यको लागि उपस्थित गराउनु भएको छ र पत्रकारको तर्फबाट र म कवि र विशेष गरी मोरङका सबै पत्रकारहरूको तर्फबाट उहाँको यस कृतिको सफलता र उहाँको साहित्यिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र म लक्ष्मी स्मृतिलाई लामो समयदेखि चिन्दछु जान्दछु म खास गरी यहाँ विराटनगरका धेरैवटा पत्रिकामा आबद्ध भएको र सम्पादनको जिम्मेवारीमा रहेकोले उहाँका सिर्जनाहरू निरन्तर रूपमा आउँथे तर भन्दा म उहाँलाई गजलकारका रूपमा चिन्छु बढी उहाँको मैले चाहिँ आशा गरेको थिएँ पक्कै पनि पहिलो कृतिका रूपमा उहाँको गजल सङ्ग्रह आउँछ भन्ने लागेको थियो तर मुक्तक आयो अहिले समयको माग भएर पनि होला अहिले जताततै मुक्तकै माग छ मलाई चाहिँ यो शीर्षक अत्यन्तै मन पर्यो हेर्ने बित्तिकै यो चाहिँ अहिलेको देशको तमासा यो चाहिँ समाजको तमासालाई चाहिँ यहाँले छर्लङ्गै निकाल्नु भएको छ र यो पढेको छैन भर्खर मात्रै प्राप्त भएको छ हरि धेरै कुराहरू त यहाँ राखिसक्नु भएको छ यसभित्रको र यसलाई पढेर थप प्रतिक्रियाहरू आफ्ना मिडियाहरू मार्फत म उजागर गर्नेछु पक्कै पनि उहाँले नेपाली समाजले भोगेको पीडालाई उहाँले तमासालाई यहाँ उतार्नु भएको छ र यसको सफलताको कामना गर्छु आफ्नो यो छोटो शुभकामना मन्तव्य यहीँ अन्त्य गर्छु धन्यवाद नमस्कार मुक्तक माला तपाईँ सुनिरहनु भएको छ भिजन एकानब्बे दशमलव छ मेगार्जमा श्रोता आज हामी लक्ष्मी स्मृतिजीको मुक्तक संग्रह तमासा विमोचनको झलक सुनिरहेका छौँ कार्यक्रम मुक्तक माला हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म हजुर रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा आउने गर्छ अब भने नियमित रूपमा तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ यदि मुक्तक मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा कार्यक्रम प्रसारण भए पश्चात हामी एउटा लिंक राख्छौँ उक्त लिंक क्लिक गरेर तपाईँले आफूले चाहेको बेला भ्याएको बेला पनि हामीलाई सुन्न सक्नुहुन्छ औ भने तमासा मुक्तक संग्रहका लेखक आफ्नो संग्रहको बारेमा के भन्नुहुन्छ त सुनौ मुक्तकार लक्ष्मी स्मृतिजीलाई धन्यवाद मदन सर मैले साहित्यमा मेरो कलम सानैदेखि चलेको हो म छुटपुट रूपमा विभिन्न पत्र पत्रिकामा रचना लेख्ने गर्थे पहिले पनि कृतिको रूपमा मेरो यो पहिलो कृति हो तमासा मुक्तकलाई समेटेर सम्पूर्ण आदरणीय व्यक्तित्वहरूको सामु मैले पहिलो कृतिको रूपमा तमासा लिएर आएको छु तमासाको शीर्षक सम्बन्धमा पनि आदरणीय हरि कटेल सरले आफ्ना विचार अभिव्यक्त गर्नुभयो मैले त्यसलाई मनन गरेँ तथापि मैले यो कृति प्रकाशन गर्दै गर्दा र मेरो मैले लेखेका मुक्तकहरू मैले आफैले निहाल्दा के पाएँ भने मैले लेखेका मुक्तकहरूमा मेरो देश पनि कतै कतै बोलेको छ मेरो देशमा देखिएका तमासाहरू पनि बोलेका छन् व्यक्तिमा देखिएका तमासाहरू पनि बोलेका छन् सामाजिक परिवेशमा देखिएका तमासाहरू पनि बोलेका छन् त्यसै गरी माया कृतिमा देखेका नराम्रा तमासाहरू पनि बोलेका छन् तसर्थ यसलाई तमासाको रूपमा लिँदा राम्रो हुन्छ भन्ने सोचेर नै मैले यसरी राखेँ उहाँले सुझाव दिनुभयो सुझावको लागि एकदम हार्दिक आभार प्रकट गर्दछु साथै यस्तो विषम परिस्थितिमा मैले मेरो कृति प्रकाशन गर्न लाग्दा मलाई साह्रै हौसलाका साथ पटक पटक सुझाव दिने तथा यसरी प्रकाशन गर्नुहोस् भनेर सरसल्लाह बक्सने नेपाल मुक्त प्रतिष्ठानका आदरणीय महासचिव रमेश पौडेल सर अध्यक्ष रामकाजी कोणे सरलाई म अहिले यस गरिमामय सभामा स्मरण गर्न चाहन्छु त्यसरी नै नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एकका आदरणीय अध्यक्ष बाबुराम पोखरेल सचिव मदन भाइ उहाँहरूलाई पनि यस गरिमामय सभा सभामा उहाँहरूले मलाई दिनुभएको हौसलाको निम्ति म सम्झ स्मरण गर्न चाहन्छु यस्तो परिस्थितिमा पनि मेरो कृति विमोचनमा सहभागिता भएर मेरो हौसला प्रदान गरिदिनु नै आदरणीय सम्पूर्ण उपस्थित मान्यजनहरूलाई पनि म हार्दिक आभार प्रकट गर्दछु मेरा कृतिमा भएका म केही मुक्तकहरू यो प्रतिनिधि मुक्तकहरू म यहाँ वाचन गर्ने अनुमति चाहन्छु कस्तो नजिक बन्न सकिया नबोलेरै पनि त्यो मन मुटु खन्न सकिया नबोलेरै पनि कस्तो नजिक बन्न सकिया नबोलेरै पनि यो मन मुटु खन्न सकिया नबोलेरै पनि म त उहिलै हारिसके तिम्रो नजरसँग म त उहिलै हारिसके तिम्रो नजरसँग कति कुरो भन्न सकिया नबोलेरै पनि कति कुरो भन्न सकिया नबोलेरै पनि यो माया कृतिको मुक्तक भयो त्यसै गरी अहिले हामीमा एकदमै विषम डरलाग्दो अवस्था ल्याएको कोरोना सम्बन्धी मुक्त सचेत रहने मौका चुकेर वार गर्छ शरीरमा पस्यो कि त फुकेर वार गर्छ सचेत रहने मौका चुकेर वार गर्छ शरीरमा पस्यो कि त फुकेर वार गर्छ मैहुँ भन्ने देशलाई गुवा पारियो कोरोनाले मैहुँ भन्ने देशलाई गुवा पारियो कोरोनाले डर नै पर्यो नि हजुर लुकेर वार गर्छ डर नै पर्यो नि हजुर लुकेर वार गर्छ त्यस्तै गरी सहरको बारेमा हाम्रो सहरको तमासा कस्तो छ भन्ने बारेमा यहाँ एउटा मुक्त वचन नाग्ने सहर यो हो थाहै छ नि विद्वान भाग्ने सहर हो यो थाहै छ नि वचन नाग्ने सहर हो यो थाहै छ नि विद्वान भाग्ने सहर हो यो थाहै छ नि जिउँदा मान्छेहरू सबै पाखा लगाई जिउँदा मान्छेहरू सबै पाखा लगाई मुर्दा जाग्ने सहर हो यो थाहै छ नि मुर्दा जाग्ने सहर हो यो थाहै छ नि सहरको बारेको तमासा त्यसै गरी अब यो विज्ञान अहिले विज्ञान धेरै माथि पुगेको परिस्थितिमा पनि कोरोनासँग चाहिँ कस्तो अवस्थामा छ भन्ने विषयमा एउटा यहाँ धर्म हुँदैछ कि त पाप बुझ्नै सकिएन कता बढाउनु पर्ने हो पदचाप बुझ्नै सकिएन यहाँ धर्म हुँदैछ कि त पाप बुझ्नै सकिएन कता बढाउनु पर्ने हो पदचाप बुझ्नै सकिएन हरेक समय नयाँ नयाँ जीवाणु निस्कदैछन् हरेक समय नयाँ नयाँ जीवाणु निस्कदैछन् विज्ञान वरदान कि अभिशाप बुझ्नै सकिएन विज्ञान वरदान कि अभिशाप बुझ्नै सकिएन त्यसै गरी प्रतिनिधि मुक्तको रूपमा अब छिमेकीले हामीलाई बेला बेलामा सताउने गर्छ त्यसै विषय त्यसै तमासालाई आधार मानेर कोरिएको एउटा मुक्तक घरमा आउँछ आँसु झार्छ छिमेकी रे ऊ साँध मिच्छ पिल्लर सार्छ छिमेकी रे ऊ मित्र भन्छ व्यवहार हेर्छु पत्याउ खोइ कसरी मित्र भन्छ व्यवहार हेर्छु पत्याउ खोइ कसरी मौका मिले सखा पार्छ छिमेकी रे ऊ मौका मिले सखा पार्छ छिमेकी रे ऊ त्यसै गरी अब यो मान्छेको एउटा नराम्रो व्यवहार भनौँ न अब त्यस सम्बन्धमा लेखिएको अझै मान्छे किनबेच गर्ने चलन यो कस्तो नारीमाथि अत्याचार र दलन यो कस्तो अझै मान्छे किनबेच गर्ने चलन यो कस्तो नारीमाथि अत्याचार र दलन यो कस्तो ती पुरुष नि नारी कोखमै जन्मेका होइनन् र ती पुरुष नि नारी कोखमा कोखमै जन्मेका होइनन् र तर पनि माथि खै जलन यो कस्तो तर पनि माथि खै जलन यो कस्तो त्यसै गरी मान्छेको एउटा चरित्र हुन्छ चरित्रको बारेमा देखाउने तमासाको बारेमा सकेसम्म कुरा न कुरा लगाई स्वाङ नपारे हुन्छ दिल दुखाइ छेउमा आई स्वाङ नपारे हुन्छ सकेसम्म कुरा लगाई स्वाङ नपारे हुन्छ दिल दुखाइ छेउमा आई स्वाङ नपारे हुन्छ मौका मिल्दा पछिल्तिर सत्तो श्राप गर्नेले मौका मिल्दा पछिल्तिर सत्तो श्राप गर्नेले देख्दा अघि दि बधाई स्वाङ नपारे हुन्छ देख्दा अघि दि बधाई स्वाङ नपारे हुन्छ यस्तै यस्तै प्रकृतिका मेरा मुक्तकहरू मुक्तक सङ्ग्रहभित्र समावेश छन् साथै यो कार्यक्रमलाई म छोटो मिठो बनाउने चाहना अनुरूप मेरो मन्तव्यलाई छु धन्यवाद नमस्कार अबको क्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलजी सर्वप्रथम त म मुक्तकार लक्ष्मी स्मृतिलाई हार्दिक बधाई दिन्छु जसको पहिलो कृति आज विमोचन भएको छ कविताको एउटा उत्तम रूप मुक्तक हो जसमा थोरैमा धेरै भन्न सक्ने सामर्थ्य राख्छ र सब त्यसैले सबैको मन पनि छुन्छ दुई हजार दस सालदेखि मुक्तक विधा एकदमै सक्रिय विधा रहेर आयो र तिसको दशक सर्वाधिक सक्रिय विधा चाहिँ नि मुक्तकको सक्रिय चाहिँ तिसको दशकलाई मानिन्छ जहाँ मुक्तकहरू धेरै मुक्तकारहरू जन्मियो अघि नै साथीहरूले भन्नुभयो कविता सुनाउनुभन्दा पहिला हामी पनि मुक्तक भन्थ्यौँ र कविता सुरु गर्थ्यौँ र मुक्तक लेख्ने मलाई खुसी लाग्छ विराटमा धेरै मुक्तकारहरू मुक्तक लेखिरहनु भएको छ तर एउटा मेरो आग्रह छ अनुप्रास मिलाउने क्रममा अर्थै नलाग्ने शब्दहरू पनि प्रयोग गर्नुभएको छ त्यसमा चाहिँ यहाँहरू सचेत हुनुहोला त्यो चाहिँ म यहाँलाई आग्रह गर्छु र मुक्तकले जहाँ जति शब्दसँग खेल्न सको भाव विचार अनुभूतिसँग खेल्न सको त्यति नै मुक्तकहरू सशक्त हुन्छन् म मुक्तक लेख्छु भनेर तुक्का लेखेर मात्र मुक्तक हुँदैन विराटनगरको कुरा आयो मुक्तकको कुरा आयो तिसको दशक साँच्चै नै सक्रिय थियो विराटनगर त्यो मुक्तकमा त्यस बेला मधु पोखरेलजी राधेश्याम लेकालीजी नारायण तिवारी लक्ष्मण नेवटिया आदि धेरै कविहरू हुनुहुन्थ्यो दुई हजार एकचालिस सालमा म सुभाष ढकाल जीवनाथ धमाला हामीले मिलेर चाहिँ नेपालमै पहिलोपल्ट मुक्त प्रदर्शन गरेका छौँ नेपालका दुई सय मुक्तकारका मुक्त कलेक्सन गरेर लेखेर मुक्त प्रदर्शन गरेका थियौँ त्यसको पनि इतिहास छ मुक्तकमा टिकटमा मुक्त प्रदर्शन पनि भएको इतिहास छ र बिचमा सुस्ताएको मुक्तक फेरि अहिले आएको छ त्यसपछि चाहिँ अब तमासा उहाँको जुन तमासा का मुक्तकहरू छन् त्यो अघि नै समीक्षाको सम्पूर्ण कुरा भनिसक्नु भएको छ भन्न आवश्यक छैन मैले मैले सात पेजको आफ्नो भूमिका पनि उहाँको मुक्तक बारेमा लेखेको छु तमासामा जीवनको तमासा छ समयको तमासा तमासा छ राजनीतिक तमासा छ तमासाका विविधताहरू तमासाभित्र छन् र साँच्चै नै सुन्दर मुक्तक लाई उहाँले तमासाको रूपमा प्रस्तुत गर्नुभएको छ तिन सय छवटा मुक्तकहरूको सङ्कलन भनेको एउटा ठुलो सङ्कलन हो र यो छोटो समयमा उहाँले मुक्तक जुन ल्याउनु भएको छ जसले हाम्रो जीवनलाई प्रतिनिधित्व गरेको छ समयलाई प्रकृतिलाई प्रतिनिधित्व गरेको छ र सबै मन छुने खालका छन् म मुक्तकारलाई हार्दिक बधाई दिन्छु मुक्तक प्रतिष्ठानलाई बधाई दिन्छु र मैले भनाइ मैले किताबमै राखेको हुँदा त्यही पढ्नुहुनेछ भन्ने पनि आशा राख्दै आफ्नो छोटो भनाइ टुङ्गाउँछु धन्यवाद अब भने श्रोता उक्त कार्यक्रमका सभापति नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेल आज नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो संस्थाको तर्फबाट पहिलो पुस्तक प्रकाशक गरेको प्रकाशकको हैसियतले पहिलो पुस्तक विमोचित भएको छ यस अर्थमा हामी चाहिँ एउटा संस्थागत हिसाबले अत्यन्त खुसी छौँ यो परिस्थिति सहज थिएन असहज परिस्थितिमा यहाँहरूलाई हामीले दुःख दियौँ यो भेलाको लागि भनौँ अब मुक्तको सन्दर्भमा म त्यति धेरै कुरा यहाँ नराखौँ भन्ने लाग्दैछ संक्षिप्त रूपमा जसरी एउटा टक्क हामीलाई मन जित्ने केही कुराले मन जित्यो तान्यो हो त्यसैमा जसरी एउटा फोटोग्राफरले मन तानेको दृश्यलाई ख्याच्च खिच्छ र टक्क एउटा स्न्याप एउटा चित्र बिम्बात्मक चित्र एउटा निकाल्छ हो त्यस्तै किसिमको चित्र मुक्तक हो भन्ने हिसाबले गइरहेको यो परिवेश छ र म अब यो चतुष्पदीय मुक्तक नै हाम्रो भित्र सबै चतुष्पदीय छन् र चाहिँ यसभित्र बिम्बात्मक परिवेश रहेका बिम्बात्मक अवस्थाहरू रहेका र तुकबन्दी युक्त रहेको हुनाले यो यो यो अब विभिन्न विश्लेषणहरू भइसकेका छ यो उत्कृष्ट त्यो पद्धतिको एउटा उत्कृष्ट कृति हामी सम्पूर्णलाई दिन सक्षम हुनुभएको छ लक्ष्मी स्मृतिजी उहाँलाई विशेष धेरै धेरै चाहिँ धन्यवाद छ र यस्तै अरू कृतिहरू पनि रहन् र हामी सबै पाठकहरूले हामी सबै साहित्यप्रति रुचि भएका मानिसहरूले पढ्न पाऊ अब यस्तै कृतिहरूको आशा राखौँ आजलाई भने श्रोता कार्यक्रम मुक्तक मालाको समय सकिन लाग्यो कार्यक्रममा मुक्तक पठाउन तपाईँलाई मन छ प्रतिक्रिया बाँड्न मन छ भने तपाईँले मुक्तक माला at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ मलाई प्रविधि सुमेजनमा साथ दिनुहुने मित्र कविता श्रेष्ठजीलाई विशेष धन्यवाद तपाईँले यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् स्वस्थ रहनुहोस् यही कामना शिवरात्रि जय मुक्ता त्यसरी हो स्मरण त्यसरी हो स्मरण त्यसरी हो स्मरण त्यसरी हो स्मरण त्यसरी हो स्मरण ते सरी हो स्मरण जसरी सुछन तारमा गीतका चारु चरण जसरी सुछन तारमा गीतका चारु चरण हिमाल चोली देशमा दिनको शान्त भेषमा को शान्त जसरी गरेछन् विश्राम सूर्यका स्वर्ण किरण यसरी हो स्मरण सृष्टि निहारे सुखैले चिम्लो नयन सुन्दर सृष्टि निहारे सुखैले चिम्लो नयन बिहानी रातको कुसुम पारी जातको बिहानी रातको कुसुम जसरी जान्छ झरेर भुइँमा बिना पवन त्यसरी हो स्मरण